तिमीलाई तिन सय पैँसठी दिन नै विशेष प्रेम गर्छु प्रिया चौध फेब्रुअरीको दिन मात्र होइन तर तिमीले पश्चिमेलीहरूको प्रभावमा पर्दै मलाई प्रेमको पहल गर्दा यस्तो लाग्छ तिमीले मलाई एक दिन मात्र प्रेम गर्ने रहेछौ जुन मैले गर्ने तिन सय पैँसठी दिनको बदलामा हो प्रिया म तिमीसँग जुगुनजुग प्रेम गर्न चाहन्छु मसँग कहिले नरितिने मायाको भण्डार छ तिमीलाई दिने तर देखावटीको लागि तिमीलाई महँगो उपहार दिने मसँग सामर्थन छैन माफ गर प्रिया प्रिया माफ गर तिम्रो खुसीको लागि आफ्नो हैसियत लताएर झिलिमिलेर रमझमको संसारमा लैजान पनि सक्दिनँ म प्रिया म त खुल्ला आकाश मुनि तिमीलाई मा प्रेम गर्ने गर्न चाहन्छु र प्रेमले नै तिम्रा हात र गुलाबी ओठ चुम्न चाहन्छु यदि तिमी मसँग खुसी हुन्छौ भने दिल खोलेर निर्धक्क भई आऊ म लैजान्छु तिमीलाई यो रमिती बस्तीबाट धेरै टाढा प्राकृतिकको काखमा जहाँ तिमी र म मात्रै हुनेछौँ र त्यहाँ हाम्रो मायाको संसार संसार हुनेछ त्यतिखेर तिमीले दिनु कहिले नफुस्किने अङ्गालो नछोडिदिने हात नमोडिदिने साथ र नबदलिने तिम्रो मिठो बोली बस यति भए पुग्छ मलाई जिन्दगी बनाउन प्रिया अरू केही चाहिँदैन बस यति भए पुग्छ देखाउन तिम्रो हातमा ककसको शुभकामना छ भो देखाउँदिन हाम्रो आपसको शुभकामना छ आजको जस्तै प्रेम गर्नु बाँकी दिनहरूमा पनि सम्पूर्ण प्रेमीहरूमा प्रेम दिवसको शुभकामना छ केही मिठो भावनासँगै नमस्कार साथै गजली अभिवादन कार्यक्रम गजल फुन्सुको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नतुन त्रियानब्बे श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाको साथमा उपस्थित भएको छु म गजल फुन्सुको माली सम्भाराज रेडियो देखुरी याफामले उत्पादन गरेको कार्यक्रम गजल फुन्स तपाईँले राप्ती र यसका आसपासका जिल्लाहरूमा देखुरीको पहिलो रेडियो नयाँ युगको नयाँ आवाज एक सय पाँच दशमलव आठ मेगाहर्चबाट साथै इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र इलामको चुलाचुली अनलाइन रेडियोबाट एकैसाथ सुन्दै हुनुहुन्छ र यही श्रृङ्खला एकैछिनपछि दस पन्ध्रमा पूर्ण हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडाबाट सुन्न सक्नुहुनेछ कार्यक्रम गजल गजलफुन्सुमा अग्रजदेखि अनुजसम्मका हरेक स्रष्टाका शाब्दिक गजल वाचन गर्दै साङ्गीतिक गजल श्रवण गरेर व्यवसायलाई न्याय गर्ने हाम्रो हर प्रयास भने जारी नै छ यतिखेर व्यस्त हुनुहुन्छ र फुर्सदमा सुन्न चाहनुहुन्छ भने केही समयमै युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्ने गर्छौँ त्यताबाट जुनसुकै बेला पनि तपाईँले सुन्न सक्नुहुनेछ तपाईँहरूबाट प्रेसित थुप्रै थुप्रै गजलहरू भाषण गर्नु पूर्व आजको गजल फुन्सको दैलो उघार्न चाहन्छु यो साङ्गीतिक गजलसँगै बास मागी दिलमा छुरा चलाउनेको याद आयो मनको दियो बाली मुटु जलाउनेको याद आयो शब्द प्रतीक सङ्ग्रामीले लेख्नु भएको छ भने सङ्गीत सन्तोष श्रेष्ठले दिनुभएको छ र स्वर रहेको छ मनोज राजको चलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु चलाउनेको याद आयो चलाउनेको याद आयो याद आयो बासमती दिलमा छुरा चलाउनेको याद आयो आँसु दिलाई पिरती मजहर मिलाई माया मात आँसु पिलाई पिरती मजहर मिलाई माया मात आँसु दिलाई पिरती मजहर मिलाई तिमीलाई अङ्ग अङ्ग गलाउनेको याद आयो याद आयो याद आयो पिलाई अङ्ग अङ्ग गलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु जलाउनेको याद आयो चलाउने को याद आयो याद आयो पास माग दिल मछुरा चलाउने को याद आयो घरला त एकै ठाउँमा झर्छ आँसु उनकै नाउँमा चोट लाग्दा एकै ठाउँमा झर्छ आँसु उनकै नाउँमा चोट लाग्दा एकै ठाउँमा जलाउनेको याद आयो याद आयो याद आयो दुख्ने घाउमा न नलाउनेको याद आयो मनको दियो बाली मुटु मनको दियो बाली मुटु बाँस माघी दिलमा छुरा चलाउनेको याद आयो मनको दियो भने मुटु जलाउनेको याद आयो यो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्सुमा कतै प्रेम जोडीमा बाँधिनुभएका तपाईँ कतै प्रेम जोडीमा बाँधिने तर्खरमा हुनुभएका तपाईँ कतै प्रेम प्रस्ताव राख्ने तर्खरमा हुनुभएका तपाईँ कतै छुट्टिनुभएका तपाईँ कतै सँगै हुनुभएका तपाईँ सबै सबैमा प्रेम दिवसको हार्दिक हार्दिक शुभकामना छ मसँगै हाम्रो रेडियो कार्यक्रम गजल फुन्सीको सम्पूर्ण परिवारबाट अब भने तपाईँहरूबाटै प्रेषित शाब्दिक गजलहरू वाचन गर्छौँ मेरो हातमा पहिलो लहरमा पहिलो गजल परेको छ स्वर्गद्वारी नगरपालिका प्युठानका मित्र छविलाल आरएम घायलको व्यवसायमा वाचन गर्न चाहन्छु छविलाल आर्यम खायलको गजल बनाउनेले बाटो बनाइदियो र पो हिँडियो बनाउनेले बाटो बनाइदियो र पो हिँडियो उसँग पनि दुईवटा खुट्टा थियो र पो यी ससाना गोराटोहरू पार गरेपछि मात्र यी ससाना गोराटाहरू पार गरेपछि मात्र सडक आउनेछ भन्ने सम्झियो र पो बनाउनेले बाटो बनाइदियो र पो हिँडियो सङ्गिनीसँग बस्दा बस्दै घडीमा पुग्यो नजर सङ्गिनीसँग बस्दा बस्दै घडीमा पुग्यो नजर नरोकेरै सुई घुमेको देखियो र पो हिँडियो बनाउनेले बाटो बनाइदियो र पो हिँडियो उसले छुट्टिँदा अङ्गालो मार्न बिर्सेको होइन उसले छुट्टिँदा अङ्गालो मार्न बिर्सिएको होइन वार्तालापमै समय सिद्धिएर पो हिँडियो वार्तालापमै समय सिद्धिएर पो हिँडियो बनाउनेले बाटो बनाइदिएर पो हिँडियो सूर्यले पर्ख भन्न त भनेकै हो त्यो जुनलाई सूर्य सूर्यले पर्ख भन्न त भनेकै हो त्यो जुनलाई एउटै गन्तव्यको तारा भेटियो र पो हिँडियो बनाउनेले बाटो बनाइदियो र पो उसँग पनि दुईवटा खुट्टा थियो र पो यो मिठो गजल अनि साथको लागि आभारी छु घायलजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु घायलजीबाट प्रिय गजल मन तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स र म छु तपाईँकै भाइ छोरो साथी सम्पार राज म भने यो बसाइमा पहिलो लहरको दोस्रो गजल भाषण गर्छु उहाँ हुनुहुन्छ बजाङका मित्र मोहन बाग प्रवासी मोनु यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ र त गाउँघर फर्केर आउन गाह्रो हुन्छ घर जमिन साहुको हातमा राखेसी बन्दकी घर जमिन साहुको हातमा राखेसी बन्दकी कसरी भनु पापी धन कमाउन गाह्रो हुन्छ यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ पैसाको नापतौल नै हुने यो पापी सहरमा पैसाको नापतौल नै हुने यो पापी सहरमा गरिबका चोटहरू नि देखाउन गाह्रो हुन्छ यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ कठै हामी प्रवासीको कस्तो जिन्दगी हो कठै हामी प्रवासीको कस्तो जिन्दगी हो शरीरको थकान पनि मेटाउन गाह्रो हुन्छ यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ श्रीमतीलाई आइफोन पठाउने छोराले भन्छ श्रीमतीलाई आइफोन पठाउने छोराले भन्छ श्रीमतीलाई श्रीमतीलाई आइफोन पठाउने छोराले भन्छ आमाको लागि ओखति पठाउन गाह्रो हुन्छ आमाको लागि ओखति पठाउन गाह्रो हुन्छ यहाँ सोचे जस्तो काम पाउन गाह्रो हुन्छ र त गाउँघर फर्केर आउन गाह्रो हुन्छ अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी छु मोहनजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु मोहनजीबाट मेरो हातमा फेरि अर्को गजल परेको छ व्यवसायमा भने पहिलो लहरको तेस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ तुवाचुङ हलेसी दुर्सिम खोटाङका मित्र घायल तिवारी घनश्याम व्यवसायमा वासन गर्न चाहन्छु घायल तिवारी घनश्यामको विजय गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान संसार चमत्कार भयो पैसा चुहाउँदैन विज्ञान ऊ मिलनसार साथी हो दक्ष सलाम गर्ने गर्छु ऊ मिलनसार साथी हो दक्ष सलाम गर्ने गर्छु धनी गरिब असमान थियो जनाउँदैन विज्ञान गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान पछाडि थैलोमा स्नातकोत्तर प्रमाणपत्र राखी पछाडि थैलोमा स्नातकोत्तर प्रमाणपत्र राखी पसे त्यो युवा खाडी मुलुक डराउँदैन विज्ञान गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान सपना मेरोभन्दा बाबाको उच्च स्तरीय थियो सपना मेरोभन्दा बाबाको उच्च स्तरीय थियो चकनाचुर हुँदै गर्दा मुहार हँसाउँदैन विज्ञान चकनाचुर हुँदै गर्दा मुहार हँसाउँदैन विज्ञान गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान पृथ्वी गोल छ थाहा हुँदाहुँदै खोइ किन हो किन पृथ्वी पृथ्वी गोल छ थाहा हुँदाहुँदै खोइ किन हो किन पृथ्वी गोल छ थाहा हुँदाहुँदै खोइ किन हो किन होच वा अग्लो पालै पालो बोलाउँदैन विज्ञान होच वा अग्लो पालै पालो बोलाउँदैन विज्ञान गरिबको मेहनती छोरो पढ्न पाउँदैन विज्ञान संसार चमत्कार भयो पैसा चुहाउँदैन विज्ञान निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु घनश्यामजी फर्ती आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु घनश्यामजीबाट व्यवसायमा भने पहिलो लहरको चौथो खजल वाचन गर्छु अन्तिम गजल पहिलो लहरको उहाँ हुनुहुन्छ धादिङका मित्र लालबहादुर व्यवसायमा वाचन गर्न चाहन्छु लालबहादुरको गजलले खोइ के पो योजना बनायो एकछिनका लागि खै के पो योजना बनायो एकछिनका लागि दुश्मन साथी भन्न आयो एकछिनका लागि बाबुले जब सिमानामा पररी चेकिङ देख्यो बाबुले जब सिमानामा पररी चेकिङ देख्यो छोरीलाई श्रीमती गरायो एकछिनका लागि खै के पो योजना बनायो एकछिनका लागि तिम्रो गुलाबी ओठ र नागबेली कम्बर देखेर तिम्रो गुलाबी ओठ र नागबेली कम्मर देखेर मुर्दाले टाउको उठायो एकछिनका लागि खै के पो एजन बनायो एकछिनका लागि देशमा गरिबी छोराको उदाहरण देखाउन देशमा गरिबीको छोराको उदाहरण देखाउन सरकारले मलाई बोलायो एकछिनका लागि खै के पो योजना बनायो एकछिनका लागि यस्तो लागेको थियो तिमीलाई देख्दाखेरि यस्तो लागेको थियो तिमीलाई देख्दाखेरि चन्द्रमा दिउँसै उदायो एकछिनका लागि चन्द्रमा दिउँसै उदायो एकछिनका लागि खै के पोयोजना बनायो एकछिनका लागि दुश्मन साथी बनायो एकछिनका लागि अह मिठो गजल अनि साथको लागि आभारी छु लालबहादुरजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु लालबहादुरजीबाट व्यवसायमा भने एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ प्रेमको फैसला भोलि हुनेछ इन्साफ गरिदिने टोली हुनेछ शब्द शङ्करपन्थी ज्योति बिन्दुका हुन् भने सङ्गीत स्वर सुभाष अगमले दिनुभएको छ र तबलामा राम अतुलले साथ दिनुभएको छ प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ प्रेमको प्रेमको फैसला भोलि हुनेछ प्रेम గలామా साफ गरिदिने टोली हुनेछ पक्कै पनि आदरणीय गजल मनहरू अत्यन्तै मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्सोमा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स र म छु तपाईँकै भाइ छोरो साथी सम्बार राज्य र तपाईँ पनि आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ र वाचन हुन् भन्न चाहनुहुन्छ भने हामी हाम्रो फेसबुक आइडी रहेको छ रेडियो कार्यक्रम गजल फुन्स हामी स्टाटस राख्छौँ त्यो स्टाटसको कमेन्ट बक्समा आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ हामी सबैका गजललाई पालै पालो वाचन गर्नेछौँ तपाईँको पनि पालो आउँछ मेरो गजल किन वाचन भएन भनेर चिन्तित हुनुहुन्छ भने पर्खाइमा बस्नुहोला तपाईँको पनि पालो आउँछ र हामीलाई गजल पठाउन भने नबिर्सिनुहोला यति बेला मेरो हातमा दोस्रो लहरमा पहिलो गजल परेको छ बाक्सो नगरपालिका तिन सल्यानका मित्र आरडी निश्चलको व्यवसाय म भाषण गर्न चाहन्छु आरडी निश्चलको गजल यो एक्लो जिउ कति हो पिर पनि यो एक्लो जिउ कति हो पिर पनि टार्नु छ खर्च पाल्नु छ शरीर पनि यता बनाउँछु त उता भत्काइदिन्छ यता बनाउँछु त उता भत्काइदिन्छ व्यर्थै निहु खोज्छ यो तकदिर पनि यो एक्लो जिउ कति हो पिर पनि यस्तो लाग्छ म जस्तै त हुँदो हो यस्तो लाग्छ म जस्तै त हुँदो हो विचारा त्यो थकित मुसाफिर पनि यो एक्लो जिउ कति हो पिर पनि हिँडेको हुन्छु समथरदेखि लक्षेमा हिँडेको हुन्छु समथरदेखि लक्षमा पत्तो नदी आइदिन्छ भिर पनि पत्तो नदी आइदिन्छ भिर पनि यो एक्लो जिउ कस कति हो पिर पनि टार्नु छ खर्च पाल्नु छ शरीर पनि यो मिठो गजल अनि साथको लागि आभारी छु निश्चलजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु निश्चलजीबाट यो बसाइमा दोस्रो लहरको दोस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ भेरी नगरपालिका पाँच जाजरकोटका मित्र देव सजन यो बसाइमा वाचन गर्न चाहन्छु देव सजनको गजल उहाँको गजल यस्तो छ आमा भन्नुहुन्छ साँझ बिहान जस्तो आमा भन्नुहुन्छ साँझ बिहान जस्तो कहिले नहुनु बाबु अफगान जस्तो तिम्रो उपस्थित मात्रै नहुँदा यहाँ प्रिया तिम्रो उपस्थित मात्रै नहुँदा यहाँ प्रिय लाग्छ महफिल पनि सुनसान जस्तो आमा भन्नुहुन्छ साँझ बिहान जस्तो आफ्नै बलबुतामा उभिन कोसिस गर्नु आफ्नै बलबुतामा उभिन कोसिस गर्नु जस्तो कि हिरो सीमा जापान जस्तो आमा भन्नुहुन्छ साँझ बिहान जस्तो पछि प्रियासँग भेट भयो आज पछि प्रियासँग भेट भयो आज न परिचय जस्तो न चिन्जान जस्तो न परिचय जस्तो न चिन्जान जस्तो आमा भन्नुहुन्छ साँझ बिहान जस्तो कहिले नहुनु बाबु अफगान जस्तो अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी छु देवजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु देवजीबाट म व्यवसायमा भने दोस्रो लहरको तेस्रो गजल भाषण गर्छु उहाँ हुनुहुन्छ डोटीका मित्र कविन्द्र कविरे म भाषण गर्छु गर्न चाहन्छु कविन्द्र कवीरको गजलले नजा भन्दा नि यो नजर महलमै जान्छ नजा भन्दा नि यो नजर महलमै जान्छ जीवन सकिन्छ मेरो चप्पलमै जान्छ सायद जन्म अगावै लिएर आएको हो सायद जन्म अगाव लिएर आएको हो दुःख हर बखत खुसी एक पलमै जान्छ नजा भन्दा नि यो नजर महलमै जान्छ पढेर पढेर डिग्री गरेछ बिचारा ऊ पनि सधैँ पढेर डिग्री गरेछ बिचारा ऊ पनि सधैँ म जस्तै साउनीको भट्टी पसलमै जान्छ नजा भन्दा नि नजर महलमै जान्छ आमाको दिन यसरी गुज्रिँदै गएका हुन् आमाका दिन यसरी गुज्रिँदै गएका हुन् आमा आमाका दिन यसरी गुज्रिँदै गएका हुन् साँझ बिहान घट्ट जाँतो ओकलमै जान्छ साँझ बिहान घट्ट जाँतो ओकलमै जान्छ नजा भन्दा नि नजर महलमै जान्छ जीवन सकिन्छ मेरो चप्पलमै जान्छ निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु कवेन्द्र कवीरजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु कवेन्द्र कवीरजीबाट प्रिय गजलमान तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्छ व्यवसायमा भने दोस्रो लहरको चौथो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ कमल बजार नगरपालिका पाँच कुइका अछामका मित्र कमल चलाउने व्यवसायी म भाषण गर्न चाहन्छु कमल चलाउने खोजल युवाहरू देश बचाउन डराउने छैनन् युवाहरू देश बचाउन डराउने छैनन् देशको इज्जत जोगाउन डराउने छैनन् पूर्वको शिष्टा अनि पश्चिमको काँकडासम्म पूर्वको शिष्टा अनि पश्चिम काकडासम्म गोर्खाली सिमाना पुर्याउन डराउने छैनन् युवाहरू देश बचाउन डराउने छैनन् शहीदहरूको सपना साकार पार्नका लागि शहीदहरूको सपना साकार पार्नका लागि सुन्दर शान्त राष्ट्र बनाउन डराउने छैनन् युवाहरू देश बनाउन डराउने छैनन् कलम चलाएर नाम कमाउने यी हातहरू कलम चलाएर नाम कमाउने यी हातहरू कुनै दिन बन्दुक चलाउन डराउने छैनन् युवाहरू देश बचाउन डराउने छैनन् देशलाई हेपसेप गर्ने ती कुलङ्कारका सामु देशलाई हेपसेप गर्ने ती कुलङ्कारका सामु देशलाई देशलाई हेपसेप गर्ने ती कुलङ्कारका सामु नेपाली भएर शिर उठाउन डराउने छैनन् नेपाली भएर शिर उठाउन डराउने छैनन् युवाहरू देश बचाउन डराउने छैनन् देशको इज्जत जोगाउन डराउने छैनन् यो मिठो गजल अनि साथको लागि आभारी छु कमलजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु कमलजीबाट प्रिय गजलमन व्यवसायमा एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ रोएर दिन बिताए तारा गनेर राति निष्ठुरी रहेछ तिम्रो पत्थर सम्मान साथी शब्द मोतीराम भट्टका हुन् भने सङ्गीत स्वर सुभाष अगमले दिनुभएको छ र तबलामा राम अतुलले साथ दिनुभएको छ दिन राति निठुरी रहेछ तिम्रो पत्थर समान साथी रोएर दिन बिताए तारा गनेर निठुरी मिठुरी रहे रोए र मथुरा गए भूले मथुरा गए कब्जामा कृष्ण काला काला मथुरा गैर भूले कब्जामा कृष्ण काला सखी म हारे सखी म लेखेर प्रेम पाती हारे सखी म लेखेर प्रेम पाती रोएर दिन बिताए कालै छ तिम्रो कालै छ तिम्रो कृष्ण काला काला काला कालै रहेछ तिम्रो दिल हाय कृष्ण काला पापी हुँदा रहेछन् पापी हुँदा रहेछन् सारा इमर्द जाति पापी हुँदा रहेछन् सारा इमर्द जाति रोएर दिन बिताए तारा गनेर राते निठुरी रहेछ तिम्रो रोएर दिन बिताए तारा गनेर राति निष्ठुरी रहेछ तिम्रो पत्थर सम्मान छाती पक्कै पनि गजल मनहरू अत्यन्तै मिठो साङ्गीतिक गजलपछि पूर्ण स्वागत गर्न चाहन्छु कार्यक्रम गजल फुन्समा यति बेला मेरो हातमा तेस्रो लहरमा पहिलो गजल परेको छ नौमुले गाउँपालिका तिन दैलेखका मित्र प्रेम विश्वकर्मा विवशको म भाषण गर्न चाहन्छु प्रेम विश्वकर्मा विवशको गजलले केही जानी केही नजानी गल्ती गरियो बैगुनीलाई आफ्नै ठानी गल्ती गरियो हिजोको रूढिवादी र अन्धो समाजमा हिजोको रूढिवादी र अन्धो समाजमा छोएर धाराको पानी गल्ती गरियो केही जानी केही नजानी गल्ती गरियो हजारौँको भिडमा मैले आफ्नै सम्झिएर हजारौँको भिडमा मैले आफ्नै सम्झिएर तिम्रो हात समय तानी गल्ती गरियो केही जानी केही नजानी गल्ती गरियो तिमी जस्तो मायाको व्यापारीलाई तिमी जस्तो मायाको व्यापारीलाई बनाएर यो दिलको रानी गल्ती गरियो केही जानी केही नजानी गल्ती गरियो देशका घुसखोरी र भ्रष्टाचारी नेतालाई देशका घुसखोरी र भ्रष्टाचारी नेतालाई देशका देशका घुसखोरी र भ्रष्टाचारी नेतालाई जिताएर फेरि छानी छानी गल्ती गरियो जिताएर फेरि छानी छानी गल्ती गरियो केही जानी केही नजानी गल्ती गरियो बैगुनीलाई आफ्नै ठानी गल्ती गरियो प्रेम विश्वकर्मा विवश नौमूल्य गाउँपालिका तिन दैलेख हाल सुर्खेतमा हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि आभारी छु प्रेमजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु प्रेमजीबाट म प्रिय गजलमान तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स र म छु तपाईँकै भाइ सोरो साथी सम्भार राज व्यवसायमा तेस्रो लहरको दोस्रो गजल भाषण गर्न छु उहाँ हुनुहुन्छ काभ्रे कोशी पारीका मित्र पर्मिला खरेल व्यवसायमा भाषण गर्न चाहन्छु पर्मिला खरेलको गजल नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ नेपालमै हो या भारतमा हाम्रो घरबार कहाँ छ देश बेच्नेहरू होइन बनाउने शहीद बनेका हुन् देश बेच्नेहरू होइन बनाउने शहीद बनेका हुन् सीमा बेचेर शहीद दिवस मान्नुको सार कहाँ छ नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ परिवार गुमाउनुको पीडा पैसाले भर्दैन महासाए परिवार गुमाउनुको पीडा पैसाले भर्दैन महासाए सोच्नुहोस् पीडितलाई राहत यो दमदार कहाँ छ नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ आफ्नै सन्तानको अंश खोसेर शत्रु पाल्न जाने आफ्नै सन्तानको अंश खोसेर शत्रु पाल्न जाने हेर्नुहोस् हाम्रो देशद्रोही सरकार लचार कहाँ छ नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ सिटामलको आकार सम्म नदेखेरै मर्छन् जनता सीतामलको आकारसम्म नदेखेरै मर्छन् जनता सीता सीतामलको आकारसम्म नदेखेरै मर्छन् जनता अमेरिका पुग्छ नेता अरे खै राष्ट्रको भार कहाँ छ अमेरिका पुग्छ नेता अरे खै राष्ट्रको भार कहाँ छ नेपाल रुँदैछ नेपाली रुँदैछन् सरकार कहाँ छ नेपालमै हो या भारतमा हाम्रो घरबार कहाँ छ पर्मिला खरेल काप्रे कोशी पारी अति मार्मिक शब्दले सुसज्जित यो शाब्दिक गजलका निमित्त आभारी छु पर्मिलाजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु पर्मिलाजीबाट म भने तेस्रो लहरको तेस्रो गजल वाचन गर्छु उहाँ हुनुहुन्छ सुदूरपश्चिम भजाङका मित्र नवीन बोहरा यो म वाचन गर्न चाहन्छु नवीन बोहराको गजल दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् वृद्ध बालाई भोज ठान्छन् भगवान् ठान्दैनन् आफन्तले रेटिदिन्छन् आफन्तकै गला यहाँ आफन्तले रेटिदिन्छन् आफन्तकै गला यहाँ दुश्मनले त बरु दिलको हिस्सा छान्दैनन् दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् बहादुर मान्छेले अगाडिबाट वार गर्छन् सधैँ बहादुर मान्छेले अगाडिबाट वार गर्छन् सधैँ कायरको जसरी पछाडिबाट छुरा हान्दैनन् दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् उपहारमा छाती चिरी मुटु झिकिदि दिने थिए उपहारमा छाती चिरी मुटु झिकिदिने थिए जति विश्वास गरे पनि विश्वास मान्दैनन् दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् हिम्मत नहुने जल्छन् अझै नवीनको प्रगतिमा हिम्मत हिम्मत नहुने जल्छन् अझै नवीनको प्रगतिमा हिम्मत हुनेले काम गर्छन् खुट्टा तान्दैनन् हिम्मत हुनेले काम गर्छन् खुट्टा तान्दैनन् दुष्ट सन्तान आमाको इज्जत गर्न जान्दैनन् वृद्ध बालाई भोज ठान्छन् भगवान् ठान्दैनन् नवीन बोहरा सुदूरपश्चिम भजाङ निकै नै मिठा शब्दहरूले सजिएको गजल पठाएर सहयोग गर्नुभएकोमा आभारी छु नवीनजीप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु नवीनजीबाट व्यवसायमा भने तेस्रो लहरको चौथो गजल भाषण गर्छु उहाँ हुनुहुन्छ डिक्टेलका मित्र सानो सङ्गीता व्यवसायमा भाषण गर्न चाहन्छु सानो सङ्गीताको गजल सिधै तारा खसाल्ने तीर बनाउँछु सिधै तारा खसाल्ने तिर बनाउँछु र आफै आफ्नो तकदिर बनाउँछु कसैलाई एक्लो आभास नहोस् कसैलाई एक्लो आभास नहोस् बोलाउँदा बोल्ने तस्बिर बनाउँछु सिधै तारा खसाल्ने तिर बनाउँछु भयानक अँधेरी कति झेल्नु सधैँ भयानक अँधेरी कति झेल्नु सधैँ साँझमै बिहानी मिरमिर बनाउँछु सिधै तारा खसाल्ने तिर बनाउँछु बगेको खोली जस्तै ढल्किने उमेर बगेको खोली जस्तै ढल्किने उमेर रहिरहोस् जवानी स्थिर बनाउँछु सिधै तारा खसाल्ने तिर बनाउँछु अनि काल किन गरिबलाई मात्रै अनिकाल किन गरिबलाई मात्रै अनिकाल अनिकाल किन गरिबलाई मात्रै हो बाह्रै मासलाई मङ्सिर बनाउँछु हो बाह्रै मासलाई मङ्सिर बनाउँछु सिधै तारा खसाल्ने तिर बनाउँछु र आफै आफ्नो तकदिर बनाउँछु सानो सङ्गीता डिक्टेल मिठो गजल अनि साथको लागि आभारी छु सानो जीवप्रति आगामी दिनहरूमा पनि यहाँको यस्तै यस्तै सहभागिताको अपेक्षा गर्दछु सानोजीबाट आजको कार्यक्रम गजल फुन्सुबाट बिदा लिने बेला भइसकेको छ प्राविधिक मित्र शरद सागर देवकोटाले जानकारी दिनुभएको छ तपाईँलाई कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला उत्पादन सहयोगी यास्पी माथरसँगै म मा फुन्सुको माली सम्भार राज्य छुट्टिन्छौँ शुभरात्री